ए बाबु यो धानको बाला काट्ने किरोलाई कसरी डाँडा कटाउने होला कृषिको समस्यालाई झिजो नमानिकन समाधानको पाए दिन्छन् जेटिए बाबु हेर्नुहोस् डाँडा गरे ठुलो बा धानको बाला काट्ने लाभ्रे किरा हो यसलाई विभिन्न उपाय अपनाएर रोकथाम गर्न सकिन्छ भलाकुसारी डाँडा घरे ठुला बा र जेटिए बाबुको कृषि चौतारीमा रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा प्रत्येक आइतबार अपरान्न चार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला कार्यक्रम कृषि चौतारी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम कृषि चौतारी नमस्कार कृषि चौतारी कार्यक्रममा तपाईँलाई स्वागत छ यो कार्यक्रम रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्सले उत्पादन गरेको हो कार्यक्रममा कृषिमा देखा परेको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनेछ कार्यक्रम कृषि चौतारी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरै इन्टरनेट वेबसाइट डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि एकैसाथ प्रसारण भइरहेको छ कार्यक्रम प्रत्येक आइतबार अपराह चार बजेको अर्पण खबर पछि करिब करिब पाँच बजेसम्म प्रसारण हुन्छ कृषिमा असाध्यै रुचि राख्ने डाँडाघरे ठुला बार, कृषि समस्या झर्को नमानी समाधान गर्ने जेटिए बाबु अहिले पिपल चौतारीमा हुनुहुन्छ हामी पनि लागौ त्यतातिर के गन्थन मन्थन हुँदैछ सुन्नतर्फ नमस्कार नमस्कार नमस्कार के छ ठुलो के हो नि जेत्य बाबु हेर्नुहोस् अब आज यसो त्यो पहिला रोपो लगाएको ठाउँमा हजुर हजुर यसो आलिसाली भत्केर अलिकति धान बगेछ त्यही भएर ती दुईटा नानीलाई चाहिँ रोप्न लगाएको छु हजुर <laughs> भनेपछि धेरै बगाइसक्यो यो धान होइन यो पानी अलिकति बढी भएछ राति यसो पानी हुलेर सुत्न गएछु बिहान उठ्दा त आली भत्किएर अलिकति रोपो बगाएछ त्यही भएर त्यो हाम्रो माख्लो घरका दुईटा नानीहरू रोप्न भनेपछि साह्रै जान्ने है जति भनेपछि मेरो बारीतिर पनि लानु पर्ला जस्तो पो लाग्यो <laughs> अब तपाईँको बारी त अलिक टाढै पर्यो हजुर त्यही पनि अब होइन अब रोप्ने नै भए त के भएर रोपारको चाहिँ कमी छैन है जेटिए बाबु छैन छैन ठुल्पा अब तपाईँ भाग ठाउँमै रोपाइ रोपारको अब कमी भयो भने त अन्त त के गर्ला नि फेरि यस्तो अब यहाँ रोपार त छन् तर अब आजभोलि समय बढ्यो नि त के भन्छ समय बढेको भनेछु त्यो बजार पनि के भन्छ त्यसलाई महँगी बढ्यो त्यति भएको महँगी बढ्यो महँगी पनि महँगी बढेर हेर्नुहोस् अब आजभोलि त महँगो <laughs> कति जति पर्दो रहेछ एकजना रोपारलाई अहिले यहाँ ड्याङ्गै यी नानीहरूले चार सय रुपियाँ लिन्छु भनेका छन् तर ठाउँ ठाउँमा त पाँच सय छ सय पनि भन्दा रहेछन् है भनेपछि तपाईँकोमा चाहिँ चार सयसम्म मिल्छ अँ यता चार सय भनेपछि म पनि यतै बसेर यसो बौसी गर्नु पर्छ जस्तो ल अब उबेलाको कुरो सम्झिने भने जेठिए बाबु ए नानी हो ल रोप्न आऊ भन्दाखेरि ए डाँडा गरे ठुला बा अब त तिन मोर चलिसक्यो फेरि दुई मोर दिनु होला नि भन्थे क्या पहिला अब मोरले कहाँबाट हुने अहिले हेर्नुहोस् अहिले त अब मोरले त फोहोर पनि आउँदैन भनौँ न <laughs> अहिले साह्रै महँग्यो <laughs> महँगो महँगो एकदमै महँगो भयो अब समय परिवर्तन है ठुलो त्यही त अब यहाँ तपाईँ हामी कुरा गरेको ती रोप्ने नानीहरू मूर्छा परेर हाँसेका छन् है अब रोप्नै बिर्सेला जस्तो लाग्यो मलाई त अलिक पर गएर कुरा गर्ने हो कि ठुलो भाइ ए होइन यो पिपल चौतारी त छोड्नु भएन है चिठीमा नछोड्ने पिपल चौतारी छोड्नु भएन बरु यस्तो सल्लाह गरौँ यी रोपाहरूलाई पनि फाइदा होस् उनीहरूले घरमा धान लगाएछन् नि त हजुर हजुर <laughs> हो त्यो धानमा किरा लागेर अब त फ्याट्टा फुट्टा देखा पर्न थाल्यो है पऱ्यो पऱ्यो त्यही भएर पनि ठुलमा मैले अलिक पर गएर कुरा गरौँ भन्नु कारण पनि त्यही हो कि <laughs> यसो त्यहाँको नानीहरूसँग पनि गफ गफ हुन्छ दिनको ड्याङ्गै चार सय तिरेपछि गफ गरेर अल्झाउनु चाहिँ हुँदैन है जेठी बाबु गफ गरेर अल्झाउने भन्ने पनि छैन नि ठुलो भाइ हामीले बोलेको कुराहरू उहाँहरूले सुन्नुहुन्छ त फेरि त्यो त अहिले नि मजाले सुनेर मूर्छा परेर जात्रा छ है हाँसेर त्यो त हो अब अलि नजिक गयो भने अझै राम्रो बुझ्ला उहाँहरूले पनि भनेर नि त त्यो चाहिँ हो अनि साँच्ची त अब यो कुरा के छ भने नि जेठी बाबु यो धानको विषयमा कुरो गर्नु पऱ्यो धानको विषयमा <laughs> सधैँ गरिरहेको कुरा नि त ठुलो भयो आज हो होइन त्यस्तो भनेर नहुने रहेछ क्या जेटिया वास्तव भन्ने भने मुख्य धानलाई अब किरा लाग्ने बेला यही नै हो यही बेलामा ट्याक्क किरालाई चाहिँ नि कसरी डाँडो कटाउने होला भनेर सोच्न मात्रै पाइयो भने त्यति बेला चाहिँ धान बाली पनि सप्रने धान बाली सप्रेसी पैसा कमाइ हुने म पनि त आर्थिक रूपमै सप्रने हेर्नुहोस् है हजुर हजुर सप्रनु पर्यो नि त ठुल्पा फेरि काम मात्रै गर्ने आर्थिक चाहिँ फेरि तल तलै भयो भने गाह्रो पर्छ नि त ठुल्पा मेरो राजनीति छैन त्यो राजनातिले यो चौतारीमा के के हो के के नाना भाती साइडबाट बारेर हावा नचलेर जात्रा हो अब के गर्ने अब सबै ठाउँ बारे छन् अब यो हटाएर जानु पर्ला जस्तो लाग्छ किन बारे हे राजनाति भने त हेर्नुहोस् हजुरबा म के गर्छु भन्दाखेरि यो खडेको बार बारेर यही बार बार बार बारमा चाहिँ के भन्छ त्यो बिरुवा रोप्छु भनेको छैन है मलाई त यो घेराउला रोप्छु भन्दै थिएँ त फेरि लौ न अब ती नातिको पनि कुरा गरि नसक्नु छ लौका के के हो अब त्यो माथि यो चिचिन्डा पनि रोप्नु पर्ला अब है ठुलो त्यही त अब यसका कुरा छोडिदिउँ हजुर अब हामी सेन्टर पोइन्टमा हुन्छ ठुलो हुन्छ उसो सेन्टर पोइन्टतिर जाउँ <laughs> अब ठुलो बाबालाई इङ्ग्लिस पनि थोरै आउँदो रहेछ आजभोलि त लिटिल लिटिल जान्न थालिसकेका छु है जेत्य बाबु सङ्गत चाहिँ कसको पऱ्यो फेरि यस्तो सङ्गत चाहिँ के भयो भन्दाखेरि आजभोलि हाम्रा नातिका साथीहरूका ठुटे अङ्ग्रेजी बोल्ने ए हामीले त जाने छैन जस्तो पो गर्ने बा अनि के भन्छन् आएर जिस्काउँदै गोठमा चाहिँ गाई दोहोऱ्या हुन्छु ए डाँडा गरे ठुला बा हजुर बा के गरे आइयो भने म गाई दुवा भन्छु उनीहरू होइन होइन गाई होइन काउ दुवा हो भन्छन् फेरि है भनेपछि ठुलबाले मेरी बासे चाहिँ धेरै हेर्दो हुँदो रहेछ है मेरी बासे त हेरेको छैन त भोलि हेर्नु भएको छैन ठ्याक्कै बन्द है मैले त फेरि मेरी बासे हेरेर त्यहाँबाट सिक्नुभयो कि होइन लोड सेडिङ क्या जेटी बाबु लोड सेडिङ कहिले हुने लाइन हेर्नुहोस् फेरि नाइस टु मिट यु भने जस्तो होला फेरि वेलकम टु गुड नाइट भनेर सिकाउँदो रहेछ त्यहाँ ए भनेपछि साह्रै बोल्नुहुन्छ तपाईँ <laughs> ल उसो भए लाग्यो भने त ठुलो भाइ कुराकानी यो गन्थन मन्थन भनेको सधैँ भइरहने कुरा हो होइन अब जानिराख्नुपर्ने कुरातिर जाउँ न त अब उसो भए लाग्यौँ है <laughs> यो पात अनि पातको आधारबाट रस रस चुस्ने किराहरू हुन्छन् धानको हेर्नुहोस् ठुल्बा होइन अन्य किराहरू मैले तपाईँलाई अगाडि बताइसकेँ अस्तिको हप्ता होइन आज चाहिँ यो पातका आधारबाट र सुस्ने किराहरूको बारेमा चाहिँ तपाईँलाई म केही कुरा बताएर चाहिँ बाटो लाग्नु पर्ला जस्तो छ के हुँदैन ठुलो एकदम किन नहुनु है यो पिपल चौतारीको हावा पनि चलेन आज किन हो यति बिना खै अब के के हो के के भयो हेर्नुहोस् अब हावा पनि छैन गर्मी बढ्दै गयो ल उसो भाइ ठिकै छ यो हावा चले चलोस् नचले नचलोस् होइन ठुलो हामी चाहिँ चलिरहने अब हामी चलेन भने फेरि यो हावालाई पर्खेर बस्यो भने समय गएको पत्तै पाउँदैन होइन ठुलो फड्के किराहरू भन्ने हुन्छ होइन ठुलो भाइ यो फड्के किराहरू चाहिँ धान बालीमा लाग्ने अर्को समूहको प्रमुख किरा हुन् यी मसिना हुन्छन् र फातफुत उब्रन्छन् है ठुल भाइ यो चाहिँ उफ्रिने काम पनि गर्छ यिनका आकार र रङ फरक फरक हुन्छन् कुनै oh. हरिया कुनै सेता र कुनै खैरा हुन्छन् है ठुलो भाइ यिनको शरीरको लम्बाइ दुई पोइन्ट दुईदेखि पाँच पोइन्ट तिन मिमीसम्मको हुन्छ यिनले बिरुवाको पात र पातका आधारहरूबाट चाहिँ रस चुस्ने गर्दछन् oh. र पातबाट रस चुस्ने फर्केहरूलाई इङ्ग्लिसमा जे लिफा फरस भन्दछ है ठुलो भाइ यो चाहिँ बुझ्नु होला यी कुरा छन् यसले चाहिँ धानको चाहिँ पात चाहिँ चपाएर यसको पातको रस चाहिँ एकदमै चुस्ने भयो होइन ठुलो भाइ फड्केबाट धानमा क्षति चाहिँ के हुन्छ भने फड्की किराले आफ्ना तिखा सुटे धानका पात र पातका आधारबाट रस चुस्दछन् यिनले यसरी रस चुस्दा बिरुवाबाट तन्तुहरूमा प्रशस्त घाउहरू लाग्दछन् जसबाट सूक्ष्म जीवनहरूले सजिलैसँग बिरुवामा प्रवेश गरी विभिन्न थरीका रोगहरू उत्पन्न गराउँछन् पातमा टाँसिएको यिनले गुल्ली यो दिशामा कालो ढुसीको पत्र जम्न जान्छ जसले बिरुवाको प्रकाश संश्लेषण कार्यमा बाधा पुर्याउँछ यी किराको आक्रमणका कारण धानका बिरुवा राम्ररी गाजिन सक्दैनन् यिनको उचाइ कम हुन्छ र परिमाणमा धानको उत्पादन पनि घट्न जान्छ पार्छ पार्छ एकदमै पार्छ फड्केहरूको आक्रमण बढी भएमा धानका बिरुवाहरू सुकेर मर्दछन् हेर्नु सुल्बा भनेपछि देशै अब क्षति त हुने भएन हेर्नु सुल्बा यस प्रकारको क्षतिलाई अङ्ग्रेजीमा हफर वन भनिन्छ हेर्नु सुल्बा हफर वन भन्छ होइन कतिपय फड्केहरूले धान बालीमा खतरनाक भाइरसहरू रोगहरू पनि सार्दछन् यसले गर्दा चाहिँ धान बालीमा चाहिँ एकदमै क्षति पुर्याउने भयो बुझ्नु भएको छ ठुलोबाले मजाले बुझाएको अनि अर्को फड्के हुन्छ धानको हरियो फड्के भन्ने हुन्छ हेर्नुहोस् ठुलो रङको हरियो रङको हुन्छ वयस्को किराको रङ हरियो हुन्छ भालेको प्रत्येक अघिल्लो पखेडाको बिचमा एक कालो धब्बा हुन्छन् र पछिल्लो भाग टुप्पोसम्म कालो हुन्छ पोथीको रङ पनि हरियै हुन्छ है ठुल्बा बुझ्नु होला तर यसको अघिल्लो पखेटामा काला धब्बा हुँदैनन् र पखेटाको पछिल्लो भाग गाडा खैरो हुन्छ पोथीको पेटको अन्तिम भागमा फुल पार्ने तिखो अङ्ग हुन्छ भाले भन्दा पोथी किरो अलिक ठुलो हुन्छ है भा यो चाहिँ बुझ्नुपर्छ यिनको लम्बाइ चारदेखि लिएर पाँच मिमीसम्मको हुन्छ बुझ्नु भएको छ ठुलोबाले कुरो मजाले बुझियो अनि अब खाजा पनि अब रोपाहरूलाई पनि खुवाउनु पर्यो हामी पनि खानु पर्यो अब यता फेरि रेडियो अर्पणबाट कृषिको गीत भन्ने बन्ने बेला भयो फेरि भयो भयो अब उसलाई गीत पनि सुन्ने खाजा <laughs> पनि खाने र मैले रेडियो खोले है हुन्छ ठुलो <laughs> अर्पण एक सय चार थोप्लो पाँच मेगा हल यति राम्रो घर होइन यो ठुला वर्षेनी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 दिने civil bank merger fix deposit जसले दिन्छ वार्षिक सात दशमलव शून्य पाँच प्रतिशत ब्याज न्यूनतम मौजदा रु एक लाख मात्र यो योजना केही समयको लागि मात्र civil bank limited thinking forward moving forward स्वागत छ कार्यक्रम समस्या र समाधानमा सबैभन्दा पहिले ग्रुप ए ले आफ्नो समस्या राख्नुहोस् स्कुल बोर्डिङ तथा कलेजको पाठ्य पुस्तकको समस्या छ त्यस्तै ग्रुप बी स्टेशनरी तथा स्पोर्ट्सको सामान साथै टाइपिङ गर्ने ठाउँको पनि समस्या छ र अन्त्यमा ग्रुप सी एनटिसी यानसेल युटिएलको रिचार्ज कार्ड तथा सिम कार्ड साथै फोटोकपीको पनि समस्या छ तिनवटै ग्रुपको समस्या सुनिसकेपछि अब समाधानको पालो समाधान हो मा मनकामना पुस्तक पसल तपाईँहरूका सम्पूर्ण समस्या मा मनकामना पुस्तक पसलमा जानुहोस् समाधान हुनेछ सम्पर्क मा मनोकामना पुस्तक पसल रत्नगराट Parsauni Bakulahar proprietor Suraj Pandey mobile number अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टी लर्निङ एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदिकन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपढी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि attitude multi learning academy Ratnanagar एक सौराहा चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर चिया चाहिँ साह्रै मिठो बनाउँछन् है यी गोकर्ण बाबुले तारिफको लागि धन्यवाद छ है डिलिराम काका अँ साँच्ची घर बनाउन लाग्नु भएको छ क्यारे तर हाम्रो काकालाई केही चिन्ता छैन चिन्ता होस् पनि किन घर निर्माणका सम्पूर्ण सामग्रीहरू आचार्य हार्डवेयरलाई जिम्मा दिएको छु नि त बलियो भर पर्दो अनि सुरक्षित घर निर्माणको लागि चाहिने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ साथै Panchakanya steel bridge Siddhartha Trishakti cement Aarti जस्ता पाता र बिएसटी जस्ता पाताको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ साथै हामी कहाँ टोयलेट बाथरुमका फिटिङ सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ सम्पर्क आचार्य हार्डवेयर रत्नगर आठ बकुलहर रेडियो अर्पणको अगाडि proprietor Upendra Sharma phone number शून्य छप्पन्न पाँच बैसठी आठ सय बिस यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज पनि टक्कैसँग यो कुराकानीको क्रममा जेटिए बाबु र डाँडाघारी ठुला भा हाजिर छौँ कसो जेटिए बाबु एकदमै एकदमै ठुलो भा एकदमै <laughs> कि हामी कुराकानी गर्दै थियौँ यो फड्के किराको बारेमा होइन ठुलो भा फड्के किराको बारे कुराकानी गर्दै थियौँ अनि त्यसको त्यसले खाने वनस्पतिहरू अन्य धान बाहेक अन्य बाली पनि लाग्छ भन्ने कुरा चाहिँ गर्न ऐतिहासिक कुरो भयो अनि साँच्ची ती रोपार नानीहरू खाजा खाँदै रहेछन् है खाजा हामीले भ्याइसक्यौँ अब त्यही त अब हामी चाहिँ कुराकानीतिरै लागौँ हामी चाहिँ लागौँ लागौँ ठुल्बा है यो किरो लाग्ने वनस्पतिहरू चाहिँ अघिको फड्के किरोको बारेमा है म यहाँ तपाईँलाई भन्दैछु अन्य घाँसहरू पनि लाग्छ होइन ठुल्बा यसको फैलावट चाहिँ दक्षिण र दक्षिण पूर्व एसिया जापानमा पनि भएको छ है ठुलो एकदमै फैलिएको छ यो फड्के चाहिँ भनेपछि यो त एसियातिरै पनि पुरैतिरै भ्याएर एकदमै एकदमै एकदमै अनि पोथी फड्के किरोले धानको पातको मूल नसामा अथवा पातको आधारमा अलिकति खोस्रेर भित्रैपट्टि फुल पार्दछन् हेर्नुहोसुल्भा होइन यी फुलहरू गोला लाम्चा अथवा केराको कोसा जस्ता लाम्चा हुन्छन् एउटा पोथी किराले आफ्नो जीवन अवधिमा दुई सयदेखि तिन सयसम्म फुल पार्दछन् जो एकै ठाउँमा नभएर विभिन्न ठाउँमा पारिएका हुन्छन् एक ठाउँमा पारेको थुप्रोमा तिनले सङ्ख्यामा आठदेखि सोह्रसम्म हुन्छन् यसको फुल होइन ठुलो यी फुलहरूबाट चारदेखि आठ दिनभित्र मसिना बच्चाहरू निस्कन्छन् जसले जसको रङ चाहिँ हरियो हुन्छ अथवा यो समय समयमा तिनको रङ चाहिँ बदलिरहन्छ फुलबाट निस्केपछि बच्चा पनि माउ जस्तै धानको पातबाट रस चुस्न लाग्दछन् यिनीहरू चारदेखि पाँच पटक काँचुली फेरेर फुलबाट निस्केको अन्दाजित चौधदेखि एक्काइस दिनपछि वयस्क बन्छन् हेर्नुहोस् लुबा यति बेला यिनको पखेटा चाहिँ राम्ररी पलाइसकेको हुन्छ है डुल्बा यो भोइसको अवस्थामा है <laughs> अनि त्यसपछि अर्को फड्के हुन्छ मैले तपाईँलाई यो धानको हरियो फड्के भन्ने कुरा पनि अघि तपाईँलाई बताइराखेको थिएँ नि होइन ठुल्बा <laughs> अनि त्यसको यसले चाहिँ धानको ख धानमा चाहिँ हरियो फड्केले किराहरू सँगसँगै यो पनि धान बालीमा लाग्छन् यिनको जीवनी र स्वभाव चाहिँ तपाईँलाई म पछि बताउँछु है ठुल्बा अनि त्यसपछि अर्को हुन्छ धानको खैरो खैरो भन्ने हुन्छ हेर्नुहोस् ठुल्बा यो किरो धान उत्पादन गर्ने गर्मी मुलुकहरूमा अति ठुलो समस्याको रूपमा देखिएको छ होइन ठुलो भा हामी कहाँ यसको समस्या थिएन तर गत चार पाँच वर्षदेखि यसले तराई र भित्री मधेसका धेरै जिल्लाहरूमा धान बालीमा चाहिँ वर्षेनी करोडौँ रुपियाँको नोक्सानी पुर्याउँदै आएको छ है ठुल्बा यो किरोले चाहिँ त्यसै कारणले गर्दा यसले भविष्यमा पनि ठुलो दुःख दिँदै जानेछ भन्ने चाहिँ जान सक्ने एकदमै सम्भावना हामीले देखेका छौँ त्यही भएको कारणले गर्दा पनि यसलाई एकदमै पहिचान गरेर चाहिँ उपचार गर्नुपर्नेछ है डुलुवा यो फड्केको वयस्क भाले र पोती एवं बच्चाहरू खैरो रङका हुन्छन् त्यही भएर पनि यसलाई खैरो भने कि ठुल्बा पोथी किरामा मौसम अनुसार दुई किसिमका पखेटाहरू विकसित हुन्छन् छोटा पखेटा होइन त्यसपछि गएर यिनको किरोको पेटको आधा जति भाग मात्र ढाकेको हुन्छ र लामा पखेटा यिनले पेटको सम्पूर्ण भाग ढाकेको हुन्छन् धानमा फुल फुल्न अघि पोथी किरामा छवटा पखेटा हुन्छन् भने धानमा फुल थाल्नपछि फुल्न थालेपछि यिनमा लामा पखेटा देखिन्छन् यस किरोको आकार सेतो पिठा भएका फड्की किरोसँग चाहिँ मिल्दोजुल्दो हुन्छ है ठुल्बा अनि यसको क्षतिको प्रकार चाहिँ धान बालीको कलिलो अवस्थामा यो फड्के लागेमा बिरुवा राम्ररी बढ्न सक्दैनन् र गाजमा गाभाहरूको सङ्ख्या पनि कम हुन्छन् बालीमा बाला निस्कनु अघि यो किरो लागेमा बाला निस्कँदा कतिपय गेडाहरू खस्र हुन्छन् यसको बढी सङ्ख्याले आक्रमण गरेमा धानका बोटहरू पहेँलिँदै गएर अन्तमा काङ्ग्रेङ सुक्छन् है ठुलो भाइ चाहिँ सुकेर जान्छन् यसो अवस्थामा फर्केले सुकाएको धानलाई चाहिँ वन भनिन्छ बुझ्नु भएको छ अनि त्यसपछि यो किरो लाग्ने वनस्पतिमा चाहिँ धान त प्रमुख बाली नै भयो होइन ठुलो अनि त्यसपछि कोदो मकै उखु धान कीटनाशक जातिका झारहरू पनि यसमा चाहिँ पर्छ यसलाई चाहिँ एकदमै समस्या चाहिँ दिन्छ है ठुलो भाइले चाहिँ अनि यसको फैलावट चाहिँ दक्षिण र दक्षिण पूर्वी एसिया चिन कोरिया जापान आदिमा पनि फैलिएको हामी पाउन सकिन्छौँ अनि त्यसपछि गएर यसको जीवनी चाहिँ यो किराको पोथीले धानको बिरुवामा तल्लो भागसम्म खास गरी पातको आधारका सबै मूल नसामा माथिल्लो वा तल्लो सतहमा पनि कोत्रिएर भित्रीपट्टि थुप्रो थुप्रो फुल पार्दछन् होइन ठुल्बा एक थुप्रोमा बै बैसठीवटा फुलहरू हुन्छन् धानका बोटहरूमा यो फर्किएका वयस्कहरूको संख्या बढी भएको बेला यिनले धानमा माथिल्ला बागरमा फुल पार्दछन् गर्मी ठाउँमा चाहिँ सातदेखि एघार दिनसम्म फुल पारिरहन्छन् यसले होइन ठुल्बा अनि त्यसपछि गएर यसको बच्चा अवस्थामा चाहिँ दसदेखि पन्ध्र दिनको हुन्छ होइन वयस्क भएको तिनदेखि चार दिनपछि पोथी किराहरूले फुल पार्न थाल्दछन् माथि तपाईँलाई मैले जुन कुरा बताएँ जुन कुरा भने विभिन्न अवस्थाहरूको अवधिमा तापक्रम र धानको जातमा निर्भर हुन्छ यिनीहरू होइन ठुल्बा एउटा पोथी किराले यसको जीवन अवधिमा सयदेखि दुई सयसम्म फुल पार्न सक्छन् है ठुल्बा यो किराको माउ र बच्चाहरू खास गरी धानका बोर्डका तल्ला भागहरूमा बस्दछन् तर यिनको सङ्ख्या ज्यादै बढी भएको भएमा यिनीहरू धानका बोटका माथिल्ला भागहरूमा पनि देखा पर्दछन् यो किराको जीवन चक्र पुरा हुन अठाइसदेखि बत्तिस दिन लाग्छ होइन ठुलबा पच्चिस सेन्टिग्रेड सेल्सियस तापक्रममा यो समय लाग्छ हामी कहाँ गरम ठाउँहरूमा जहाँ सिँचाइको व्यवस्था छ त्यहाँ फागुनदेखि मङ्सिरसम्म धानको दुई खेती गरिन्छन् होइन यस्ता ठाउँहरूमा चाहिँ यो किरोका एक वर्षमा कम्तीमा पनि चारदेखि पाँच पुस्ताहरू निस्कन्छन् है ठुलबा ल भनेपछि यो किराको बारेमा पनि धेरै जानकारी पाइयो अब गोठतिर गाई भैँसी गराउन पनि थालिहाले थालिहाले अब अब फेरि बाँकी कुराकानीको लागि चाहिँ एक हप्ता दिन पनि भनेपछि उठ्ने उठुल भाइ चौतारबाट अब यो चौतारबाट उठ्ने पर्ने भयो हजुर हजुर अब यो धान रोप्ने अब रोपारहरू पनि अब जाने बेला हुनला जस्तो लाग्यो हामी सँगसँगै जाउँ है ल हुन्छ हुन्छ घरे ठुला भार जेटिए बाबुको यही छलफल सँगै आजको लागि कार्यक्रम कृषि चौतारीको समय सकिने लागेको छ तपाईँलाई आजको कार्यक्रम कृषि चौतारी कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम कृषि चौतारी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स रत्नगर एक बकुलहर चितवन यो ठेगानामा तपाईँ पत्राचार गर्न सक्नुहुन्छ साथै तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने आफ्नो प्रतिक्रिया radio Arpan news at the rate Gmail dot कममा इमेल पनि गर्न सक्नुहुन्छ अर्को साता आइतबार फेरि पनि कार्यक्रम कृषि चौतारीमा कृषि सम्बन्धी समस्याको छलफल गर्न आउने नै छौ कार्यक्रमको आजको श्रृङ्खलाबाट प्रविधिका साथीहरू रिजन राज र विष्णुलाई धन्यवाद दिँदै डाँडाघरे ठुलाबा जेटिए बाबु र म लक्ष्मण सापकोटा पनि विदा हुन्छु नमस्कार यति राम्रो घर होइन या ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलिमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मोटो उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echocardiography video x-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadi phone number शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी मेरो सानो संसार भयो आज पुरा